अठाइस इन्द्रावतीको गति उस्तै र एक छ त्यसका किनारामा जीवन उस्तै एक बगिरहेछ भान हुन्छ माझी गाउँका अधिकांश आफ्ना खेतबारी नभएका माझी मझिनी बर्खाभरिको ज्यालाबनी जाल र दुवालीको आर्जनले हिउँद काट्ने आश गर्छन् हिउँदमा एक हात बडा घरहरूमा ढिकी जाँतो गर्नु केही वन दाउरा घाँस पत्कर गर्नु बाहेक अरू काम छैन त्यसैले अधिकांश समय उनीहरू अकर्मण्य र गतिहीन देखिन्छन् तर पनि उनीहरूको गति त अवश्य हुन्छ खास गरी आइमीहरूको जीवनधारा त विश्राम गर्नै पाउन्न अविराम गतिमा प्रवाहित भइ नै रहन्छ बिहान कुखुराको डाकमा सुरु भएर डोकामा गाग्रो हालेर झन्डै आधा कोष तलको पधेरामा गएर पानी खेप्ने घरको कुचो कसेर लिपपोत गर्ने सुँगुरलाई आरा पानी दिएर चर्न छोड्ने इत्यादि भङ्गालाहरूमा बाँडिँदै फाट्दै राति आधा रातमा घरका लोग्ने मान्छे केटाकेटीलाई खुवाउने प्याउने र सुताउने गरेपछि आफू पनि अगेनाका डिल वरिपरि फ्याङ्लो सुँगुल गुन्द्रीमा पसारिने क्रियामा गएर अन्त हुन्छ सुँगुरहरू आफ्ना दर्जन पाठाहरूलाई दुवैतिर थुनमा झुन्ड्याएर पारीको नाल र छ्यानमा च्याच्या चुच्यु हल्ला हल्ला गर्दै थुत्ना गाड्न थालेपछि गृहिणीहरू या त प्रधानीका घरमा ढिकी कुट्न जान्छन् या कम्मरमा हँसिया नाम्लो भिरेर टाउकामा मैलो झोत्रो बर्खाको नातो कुतेर जङ्गल पाखातिर लस्किन्छन् आफ्ना डिँगा हुनेहरू त्यो घाँस च्याउला आफ्ना डिँगाका लागि बटुल्छन् भने आफ्ना डिँगा नहुनेहरू त्यही घाँस च्याउला ल्याएर ठुला ठालुका घर पिँढीमा थुपार्छन् अनि त्यसका सट्टा एक हात माना पिठो चामल थापेर अनि भरेको चुलो पोल्छन् गृहिणी र चेली बुहारीहरू यसरी दिनचर्यामा निक्लेर गएको निकै बेरपछि मात्र घरका बुढाखाडा र तन्नेरी लोग्ने छोरा अनि केटाकेटीहरू उठ्छन् उनीहरू गृहिणीले ल्याइदिएको पानीले हात मुख धुन्छन् र बुढाखाडा कुनै धागो लिएर जाल बुन्न आँगनमै बस्छन् कुनै तन्नेरी केटाहरूसँगै जाल काँधमा हालेर खोलातिर झार्छन् तर अधिकांश आधा भैँसे तन्नेरीहरू चौताराका पसलतिर उक्लेर दिनभर तास फिट्न थाल्छन् अथवा पुछार चौरको बरको छाया मुनि मस्त लेटेर बिडीका धुवासँगै गीत फलाक्न थाल्छन् सोभिते कान्छा बाबुको कटेरामा उठ्दा घाम निकै माथि उठिसकेको थियो त्यसको सेतो सफा किरण लालगेडीका पालीबाट बग्दै तल आँगनका बलेसीमा खसिसकेको थियो अनि त्यसैका तातामा चारतिर रक्षान्द्र नालबाट सोहरिएर आएका असङ्ख्य झिँगाहरू फैलिएका थिए गाउँका मान्छे यिनबाट यति अभ्यस्त भइसकेका थिए उनीहरूलाई यिनको अस्तित्वको ख्यालै हुँदैनथ्यो अनि दिनभर रछानमा जुत्ती खेल्ने सुँगुरका पाठाहरूले रछानका फोहोरलाई गाउँभर फैलाएर यति स्वाभाविक बनाएका थिए ती फोहोरका अभावमा त्यस गाउँको कल्पना हुन सक्दैन थियो झन् बर्खामा त गाउँ नै एउटा रछान नाली बनेको हुन्थ्यो यी सबै परिवेशबाट खिन्न र दिक्क भएको शोभिते कणकुराको खरको थुप्रोबाट आँखा मिस्दै उठेर चारैतिर हेर्न थाल्यो नाङ्गा तिख्रा पाखुरा र अनुहारभरि झिङ्गा छापिएको बुढो भोबा आँगनको डिलको तिमिलाको बोटमुनि जाल बुन्न लागेको थियो सोभितेले अड्काल्यो लालगिरी उठेर कि बिस्टेका वनतिर कि त तल खोलातिर गइसके सोभितेले भुमाको खुला ठोकातिर हेर्यो साँच्ची लालगिरी गइसकेकी थिए अब उसका अगाडि गुलाफी जाडो चाट्दै गएको यत्रो दिन सिक्ने तेर्सिएको थियो गर्ने निश्चित कामको जिम्मेवारी पनि थिएन र गफ चुटी तास खेली दिन काट्ने आदत पनि उसको थिएन ऊ कणकुरोबाट उठेर त्यसै असमञ्जसमा परेर खोला जाने ओह्रालोतिर ओर्लन थाल्यो ढिस्का पारी मास्टर गिरिकातिर जाउँ कि भन्ने पनि उसलाई लागेको हो तर बुद्धिने र हरिका उपद्रोको भोलिपल्टदेखि गिरी मास्टरले रात्रि कक्ष बन्द गरिदिए त्यसैले ऊ गिरी मास्टरसँग पनि अलिक चिडिएको थियो मास्टर पनि आखिर त्यस्तै निक्ले बुढाकाजीको एकै हप्कीले कर्कलो गले झैँ गलेका आजभोलि त गाउँका ठेटाहरूसँग त्यति बोल्न पनि गाह्रो मान्छन् यी मास्टरबाट पनि कुनै आश भएन अब ऊ आफ्ना पाइला अलि छिटो छिटो चलाएर ओह्रालो टाँक्न थाल्यो कति लालगेडी भर्खरै खोलातिर झरेकी भए भेटिहालिन्छ कि नभए पनि खोलामा गएर केही बेर जाल खेल्दा दुई चार माछा भने पनि पर्लान् ऊ अब एउटा निश्चित वन लिएर वर्लन थाल्यो सुबितेले निहालेर हेऱ्यो तल तेस्रो घुम्तीमा ओर्लन लाएकी लालगिडीको आकृतिलाई उसले ठम्ब्यायो ऊ हातको खुर्पाले किनाराका झाडीहरू जथाभावीसँग फाँट्दै ओह्रालामा खुरमुरिँदै झऱ्यो लालगिडी उसले केही तल पुगेर हकार्यो जाल काँधमा हालेर खोलातिर जान लागेकी लालगिडी सोभितेको स्वरले रोकी सोभिते उसका सामु पुगेर रोकियो जाडो लागेन तँलाई यति सबेरी खोला जान सोभितेले सोध्यो वास्तवमा त्यति जाडो अनुभव गर्ने बेला भइसकेको छैन भन्ने कुरा उसलाई पनि ज्ञान थियो तर कुरो सुरु गर्न कुनै गेडो त हुनै पर्यो आमै सबेरै छ तिमीलाई लालगिडीको स्वरमा आश्चर्य बज्यो आफू जति अबेलासम्म सुत्यो त्यति सबेरै हुन्छ के अरे हुन त मलाई पनि हिजो निकै रात छिपिँदासम्म पनि निद्रा लागेन र आज बिहान अलि अबेलै उठेछु तर तिमी त किन र के पर्यो त्यस्तो तलाई रात रातभर निद्रा नलाग्नलाई सुबितेले ठट्टा गर्ने पारामा सोध्यो तरुनी आइमेलाई निन्दा नलाग्नुको त अर्कै अर्थ लाग्छ ए छे बोले बोले त्यस्तै कुरा मात्रै लालगिरीले कृत्रिम झर्काएमा भने मान्छे भाँचे कहिलेकाहीँ लाग्दैन निद निद्रा सधैँ एकनास हुन्छ र मान्छेको मना कहिलेकाहीँ कुरा नि त खेल्छ त मैले के भने त तरुणीका मनमा कुरा खेलेको अर्थ भने त हुँ अब तेरा मनमा कुरा खेल्न थाले त्यसैले त अब धेरै टिक्दिनस् तेरा मनका खाली ठाउँमा पक्कै कुनै तन्नेरी घुस्न खोजेछ शोभितले ठट्टा बढायो अहिले हेरै लालगिडी बनावटी रिसले राति भए हो भने हो के हाम्रो त मन पनि छ मन भएपछि त्यहाँ कोही पस्न पनि सक्छ तिम्रो पो त मन हो कि ढङ्ग हो न कसैको माया न कसैको बिर्दे ओहो कुरा त त्यस्तो सोभितेले उसलाई चिडाउने सुरले भन्यो त्यसो भए बिस्ट्या बना हात समातेपछि त साना काजीले मनको खाली ठाउँ पनि ओखोठ्यो कि कसो तिमी ज्यादा भैमाना भाँडा भएर उत्रिछ्याको नगर है छ यसपालि भने लालगढी साँच्चै छिडी मेरा अगाडि त्यस मारोगी बज्याको नाउँ लियो भने जाति हुने छैन ए यो त साँच्ची रिसाउन पो थालिए नरिसा बा ला बिडीको सरको तानिहाल सोभिते एक्कासी गम्भीर भएर रोकियो उसले इष्टकोटको फाटेको गोजीबाट बिँडी झिक्यो र टिनको सस्तो लाइटरबाट त्यसलाई सल्काएर एउटा लालगेडीतिर बढायो सोभिते बिडेको सर्को तान्दै सधैँको चेप्टो ढुङ्गामा बस्यो लालगेडी आफ्ना जाल कानबाट उतार्दै ढुङ्गामा लगेर राखेर सोभितेका नजिकै गएर उभिए थाहा छ तिमीलाई उसले श्यामलीका हात कस्ता कस्ता कुरा भनी पठाउँछ अगाडि आएर त्यस्ता कुरा गरे भए मैले जाने थिएँ बोल्दा बोल्दै लालगिडीको अनुहारमा एउटा विषाद र घृणा अनि क्रोधको मिश्रित रङ छलछलाएर आयो यसरी साना काजीको प्रसङ्ग आउन साथ सोभिदेको अनुहारको रङ झन गाडा भयो के के भनेर पठाउँछ पठाउँछौ के भन्नु नै मैले उसले भनेको मान्नु रे हरेक रात उसका खोपीमा जानु अरे अनि ऊ मलाई भन्या भन्या जस्ता गहना गुरियाले झरी झुट्ट पारिदिन्छ अरे अनि उसले इच्छा गरी भने सर लगेर पनि राख्छ अरे नभानी हवेली भनेपछि त्यसको सबै हालिमाले उसलाई सुम्पन्छ अरे रुन्चे स्वरमा एक एक कुरा बताए होइन भने होइन भने के रे सुबिते एकदम उत्तेजित भएर करिब करिब चेतकार्यो उसका हातको खुर्पाले बेहोसमै बाटाबाट उठाएर ल्याएको फलेटको खोचोलाई एकैचोटमा दुई टुक्रा पारेर ठुन्क्यायो त जा त बन्दुकेका खोपीमा ओछ्यान बन्न किन जान्नस् गहना लुगाका थुप्राले तँलाई शिरदेखि पाउसम्म पुरिदिन्छ उसले आइमाका जातलाई त्योभन्दा बेसी के चाहियो सोभितेको अचानक उग्र भएको रूप देखेर लालगिडी भित्रभित्रै थर्र भए ऊ भयभीत आँखाले उसमा हेर्न लागे सोभितेका अनुहारका प्रत्येक मांसकण एकदम विभत्स रूपमा फरफराइरहेका थिए उसको सम्पूर्ण व्यक्तित्व विकृत भएको थियो उसको यस्तो रूप लालगिडीले यसभन्दा अगाडि कहिले देखेकी थिएन हो देखेकी थिए उसलाई साना काजीले हातपात गर्न खोजेको दोस्रो दिन भेट्दा उसको रूप केही केही विक्षिप्त जस्तो भएको थियो तर यति भयङ्कर होइन छे तिमी त उसले सोभितेको उग्रता समन गर्ने प्रयत्न गर्दै भने यति सानो कुरामा पनि बौलाइहाल्छौ उसले जेसुकै भने पठाए पनि के त मैले हुन्छ भनेर पठाएकी त छैन हो श्यामलीबाट साना काजीको गहना लुगाको प्रस्ताव आउँदा उसले आफूलाई राम्रा राम्रा लुगा गहनाले झकिझकाउ कि रानीका रूपमा कल्पना नगरेको त होइन तर यस कल्पनासँग जोडिएर आउने लोग्ने मान्छे भने सानो काजी होइन सोभिते खुद भएको थियो साँच्ची नै सोभितेले उसलाई राम्रा लुगा र गहना गुरियाले झरिझुट्ट सिँगार्न सके अगाडि ऊ पनि रानीभन्दा कम हुन्थे त त्यहाँ माथि उसलाई त गाउँभरिमा सबैले राम्री भन्छन् यस गाउँदेखि उस गाउँसम्मका उमेरदार छिटाका आँखा उसलाई हेरेर लट्ठिन्छन् गाउँका मात्र किन पोहोर साल धुलीखेले साउको छोरो प्रधानका घरमा आएका बेला उसलाई देखेर कसरी लट्ठिएको तर ऊ उसले आजसम्म सोभितालाई बाहेक कसैलाई चिताएकी छैन हेर मलाई त्यस भणुवा सानाकाजीका नाउँसँग जोडेर गाली गर्यो भने म तिमीसँग साँच्चै रिसाउँछु बरु मर भन्नु नि इन्द्रावतीका भेला लिएर लालगेडीको अनुहार यसपल्ट साँच्चै भावावेशले रोए छै लाग्यो त्यो देखेर सुबितीले आफ्नो उग्रतालाई कायम राख्न सकेन उसले चारैतिर हेरेर लालगेडीको लट्टा पन्छाइदिँदै आश्वासनको स्वरमा भन्यो लौ लौ यो त ठट्टा ठट्टैमा रुनु पो खोज्छ त मैले साँच्चै भने हो र ठट्ट पो गरेँ लालगिडीले बनावटी रिसमा उसको हात छटकारिदिए यसपालि खोलो चाँडै सुक्यो अघि अब सोभिते स्वाभाविक अवस्थामा फर्केर किनाराका छिपछिपे पानीमा ढुङ्गाका काक्रामा माछा खोज्न छामछाम छुमछुम गर्न थालेको थियो लालगिडीले संक्षिप्त हुङ्कार भरी खोलो पनि निकै तल भाँसिसक्यो पहिले पहिले त ऊ त्यो फलेटको जरासँगै थियो अरे खोलाको पिँध हाम्रा भा अझै भन्छन् भाँसियो सोभिते एक्कासी हिँड्दा हिँड्दै टक्क रोकियो र एक तमासका आँखाले लालगढीमा हेर्न थाल्यो यति बेला उनीहरू केही माछाका बोराहरू पक्रेर गाउँ जाने उकालो लागिसकेका थिए किन के हेरे त्यसरी सोभितेको दृष्टिको एक तमास हेराइले लालगढी पनि टक्क रोकिएर आश्चर्य र कौतूहल आँखामा लिएर हेर्न थाले त हिँड्न अगाडि सोभितेले बाटो छोडिदियो थ्याथ आइमी छोरीले पनि लोग्ने छोराको अगाडि हिँड्छन् लालगढीले ओठभरि हाँसो भरेर भने उसको त जातै पछि लाग्ने हिँड तिमी अगाडि होइन मलाई हिँड्दा तेरो जिउ नाचेको हेर्न रहर लाग्यो तेरा पाता तेरा कम्मर तेरा फिला कति तालमा नाच्छन् बादलकै तालमा नाचे चाहिँ शोभिते मुग्ध स्वरमा भन्दै गयो जाऊ तिमी त जति बेला पनि ठट्टा ठट्टा लालगिडीले गालामा गुराँस फुलाउँदै भने उसले गर्दन बक्र पारेर हेरी अलि तलबाट खिनौरी र मुङ्गेकी आमा घाँसका भारी बोकेर हाँस्दै आउन लागेका थिए लालगेडी उनीहरूलाई पर्खन बाटा छेउको ढुङ्गामा बसी सोभिते केही सङ्कोचको अनुभव गर्दै अगाडि बढ्यो तर उसको स्मृतिमा लाल उसको अगाडि अनौठो लचकद्वारा अङ्गनको भार दिँदै हिँडिरहेकी थिए लाल गेडीको हिँड्दाको अङ्ग सञ्चालन उसलाई औधी सुन्दर लाग्थ्यो इन्द्रावतीको वक्रचाल जस्तै